सनारा संदेशा सच को संभा सूर्योदय प्रेम चौरानबे में कहा सूर्योदय प्रेम चौरानबे में कहा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ज साहित्यकै आइसके आज पनि यात्रा उही साहित्यकै आइसके आज पनि सबै स्रष्टा सर्जकको मन मन्दिरमा धाइसके आज पनि यात्रा उही साहित्यकै आइसके आज पनि सबै स्रष्टा सर्जकको एउटै यात्रा बनाउँदै यात्रा उही साहित्यकै आइसके आज पनि सबै स्रष्टाको मन मन्दिरमा धाइसके आज पनि सबै स्रष्टाको एउटै यात्रा यही बनाउँदै अपार श्रोताको साथ पाइसके आज पनि यात्रा उही साहित्यकै आइसके आज पनि सबै स्रष्टाको मन मन्दिरमा धाइसके आज पनि नमस्कार तथा रात्रिकालीन साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहरजको रात्रिकालीन साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा साथ रहेको छ भाइ सागर परियारको भनी आवाजमा म बसन्त श्रेष्ठ सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई साहित्य क्षेत्रमा रहेर साहित्यिक विधाहरूमा भलाकुसारी गर्ने यो बसाई यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा विभिन्न साहित्यिक रचनाहरूलाई उत्थान गर्ने गर्दछौँ तपाईँले पठाउनुभएका तपाईँका प्रत्यक्ष टेलिफोन सम्पर्क पनि लिने गर्दछौँ सँगसँगै तपाईँले भएका साहित्यिक रचनालाई हामी स्थान दिने गर्दछौँ कार्यक्रम साहित्यिक यात्राको यो बसाइमा रहेर हामी कार्यक्रमलाई अलिकति परिमार्जनको दिशातर्फ धकेल्दैछौँ कार्यक्रमलाई प्रभावकारिताको दिशातर्फ धकेल्ने क्रममा यद्यपि कार्यक्रमलाई प्रभावकारी तुल्याउने क्रममा अबदेखि हामीले कार्यक्रममा तपाईँका साहित्यिक रचनाहरूलाई सुन्ने मात्र छैनौँ तपाईँका तिनै साहित्यिक रचनाहरूलाई पुरस्कृत समेत गर्ने व्यवस्था गरेका छौँ यद्यपि जमर्को गरेका छौँ अवश्य पनि हामीलाई तपाईँका ती साहित्यिक रचनाहरूको सम्मान गर्नको निमित्त तपाईँका तिनै साहित्यिक रचनाहरूलाई आदर गर्नको निमित्त भनेर हामीलाई पुरस्कार अनि प्रमाणपत्रको सौजन्य गर्नुभएको छ Intel computer and training centre रहेको छ सन्धिखर्क छ शान्ति बगैँचामा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्जको तल्लो तलामा रहेको छ अर्घाखाँची जिल्लामा विगत दस वर्षदेखि सेवा दिँदै आएको इन्टेल कम्प्युटरमा तपाईँ हार्डवेयर ट्रेनिङ बेसिक कम्प्युटर त्यसै गरी डिप्लोमा र एकाउन्ट प्याकेज लगायतका सम्पूर्ण कम्प्युटर सम्बन्धी कोर्सहरू सिक्न सक्नुहुनेछ यद्यपि कम्प्युटर तालिमको व्यवस्था रहेको छ साथै कम्प्युटर खरिद गर्दा र यद्यपि तपाईँले कम्प्युटर खरिद गर्दा इन्टेल कम्प्युटरले कम्प्युटर बेच्दा चाहिँ फ्री होम डेलिभरीको व्यवस्था रहेको छ जसका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह अनि प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाईले उहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस चार सय सत्तरी त्यसै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार तिरहत्तर तेह्र पाँच सय दुई रहेको छ त्यसै गरी अर्को संस्था रहेको छ तपाईँका तिनै साहित्यिक रचनालाई सम्मान गर्नको निमित्त बन्जारे मोबाइल सेन्टर सन्धिखर कक्ष शान्ति बगैँचा खाँची रहेको छ इन्टेल कम्प्युटर सँगै नै रहेको छ त्यो पनि त्यहाँबाट तपाईँ हरेक प्रकारका मोबाइल सेटहरू पाउन सक्नुहुनेछ त्यसै गरी सबै किसिमका मोबाइलहरू मर्मत गर्न सक्नुहुनेछ यदि तपाईँलाई नयाँ मोबाइल चाहिएको छ र तपाईँ मोबाइल मर्मत गर्न चाहनुहुन्छ सँगै तपाईँलाई अन्य इलेक्ट्रोनिक्स र सामानको समेत आवश्यकता परेको छ भने तपाईँ त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ जसका प्रोप्राइटर हुनुहुन्छ सञ्जय बन्जारी हुनुहुन्छ उहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस पाँच सय सत्तरी त्यसै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच सत्तरी त्रिसठी तिन सय उनातिस यी त भए कार्यक्रम साहित्यिक यात्राका साहित्यिक रचनाहरूलाई सम्मान गर्नको निमित्त उहाँहरूलाई पुरस्कृत गर्नको निमित्त सौजन्य गर्ने संस्थाहरूको नाम यहाँनिर म वाचन गरेको थिएँ इन्टेल कम्प्युटरले तपाईँलाई प्रमाणपत्र सँगसँगै पुरस्कारको व्यवस्था गरेको छ मायाको चिनोको व्यवस्था गरेको छ त्यसै गरी तपाईँलाई बन्जारे मोबाइल सेन्टरले पनि पुरस्कार एवं प्रमाणपत्रको व्यवस्था गरेको छ यद्यपि पुरस्कारको व्यवस्था गरेको छ हामी हामीलाई सौजन्य संस्थाहरूको नाम लिएका थियो अबलाई भने कार्यक्रम साहित्यिक यात्रामा तपाईँ आउँदा हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिस भएर आउँदाखेरि तपाईँले तपाईँको नाम र तपाईँको सम्पर्क नम्बर टिपाउनु पर्नेछ जसको लागि त तयार हुनुहुन्छ प्रविधि कक्षमा सहकर्मी साथी सहकर्मी भाइ नै भन्नुपर्छ भन्दै हुनुहुन्छ यसो सङ्केत गर्नुहुन्छ सागर परियार हुनुहुन्छ मुसुक्क हाल्दै हुनुहुन्छ यद्यपि हामी यो बसाइलाई आजको बसाइमा हामी सुन्दैछौँ एउटा साङ्गीतिक आवाज त्यसपछि तपाईँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिस डायल गर्दै गर्नुहोस् सुख छुके दिल छुट्यो हजुर रोक्दैन पहाडको सुख सुके दिल छुट्यो हजुर रोक्दैन रोकी मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी सपना थियो मन भरि आशा माया हाम्रो खै के भयो भयो नि निराशा शिरमा उनकै टोपी थिनो पाउमा पाउ पोष दिलमा उनकै फुल राखे कसलाई दिने दोष पा सडको छुक छुके दिन छुट्यो हजुर रोक्दैन रोकी मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी पहाडको सुके रेल यो बोलको साङ्गीतिक आवाज सुनाउनु भएको थियो प्रविधि कक्षबाट सहकर्मी साथी सुदन पौडेल सँगसँगै सागर परियारले अलिकति कार्यक्रम बेग्लै पाराले चलाउँदै हुनुहुन्छ भनेर पनि सङ्केत गर्दै हुनुहुन्छ प्रविधि कक्षमा हुनुहुन्छ सुदन सँगसँगै सागर हुनुहुन्छ हामी कार्यक्रम साहित्यिक यात्रालाई अलिक बढी मर्यादित बनाउने पक्षमा जुटिराखेका छौँ हेरौँ तपाईँको साथ कस्तो रहन्छ र हामी कार्यक्रमलाई कसरी अगाडि बढाउन सक्दछौँ हामी कार्यक्रमको यो बसाइमा यहाँनिर कहीँ स्रष्टा हुनुहुन्छ ढिला नगरी उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो विनोद नेपाली मलाई विनोद नेपाली भन्नुभयो हजुर गुल्मीबाट हजुर के गर्दै हुनुहुन्छ विनोदजी घरसी काम गर्दै हुनुहुन्छ अनि आजदेखि हामीले कार्यक्रमलाई अलिकति परिमार्जन गर्दैछौँ कस्तो मान्नु भएको छ के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी विनोदजी हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो नभएर अझ पनि सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार हजुर तपाईँको साहित्यिक रचना सुनाइदिनुहोस् न सम्पर्कमा आउनु भएको थियो मलायगिरीबाट विनोद नेपाली भन्नुहुन्थ्यो गुल्मीको मला मलायगिरीबाट हुनुहुन्थ्यो अलिकति हाम्रो सम्पर्कमा आउँदै हुनुहुन्थ्यो तर अलिकति बाहिर उहाँले ध्यान दिनुभएको थियो उहाँसँगको बसाइ सहज हुन सकेन म एउटा मुक्तको छान गर्न चाहन्छु त्यतिन्जेलसम्म कहीँ श्रष्टा आउने तयारीमा हुनुहुन्छ भन प्रिय वैशको मात कस्तो हुन्छ भन प्रिय वैशको मात कस्तो हुन्छ पूर्णिमामा बिताएको रात कस्तो हुन्छ भन प्रिय वैशको मात कस्तो हुन्छ काटे रगत सबैको रातो त हो नि प्रिय काटे रगत सबैको रातो त हो नि प्रिय भन्यौ ठुलो सानो जात कस्तो हुन्छ भन प्रिय सबैको मात कस्तो हुन्छ मामा बिताएको रात कस्तो हुन्छ पुस्तक पठाउनु भएको थियो हामीलाई कृष्ण श्रेष्ठले अर्घा अर्घाखाँसीको डिभर्नबाट आल्टाई पन्जाब लुधियाना भनेर उल्लेख गर्नुभएको छ हामीलाई हाम्रो फेसबुकमा पठाउनु भएको थियो यति नै बेला कोही श्रष्टा हुनुहुन्छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरिहालौँ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो हजुर म पुर्कोटको मलागिरीदेखि ईश्वर नेपाली हो दाजु पुर्कोटको मलागिरीदेखि ईश्वर नेपाली भन्नुभयो हजुर दाजु के गर्दै हुनुहुन्छ ईश्वरजी घरसी काम गर्ने दाजु अनि घरसी काम गर्ने अनि बस्नु त्यतिकै घरसी काम गर्नुहुन्छ अनि कार्यक्रम कस्तो लाग्दछ तपाईँलाई अनि एकदम रमाइलो अनि राम्रो लाग्दैछ दाजु हामीले आजदेखि कार्यक्रम साहित्यिक यात्रालाई अलिकति परिमार्जन गर्दैछौँ कस्तो मान्नु भएको छ एकदम ठिक लाग्छ दाजु अनि तपाईँको कार्यक्रम एकदम रमाइलो लाग्दैछ दाजु अनि के ल्याउनु भएको छ साहित्यिक के साहित्यिक रचना ल्याउनु भएको छ हल्का दाजु सानो सानो अब कथा गजल सुरु गर्न सक्नुहुन्छ आफ्नो रचनालाई ल सायद कार्यक्रमलाई गलत ढङ्गले बुझ्नु भएछ क्यारे हामीले पटक पटक आग्रह गरिरहेका छौँ तपाईँ कार्यक्रममा आउँदा आफ्नो साहित्यिक रचना ल्याउनुहोस् हामी तपाईँको साहित्यिक रचनालाई पुरस्कारको समेत व्यवस्था गरेका छौँ तपाईँ त्यो पुरस्कारमा विजेता हुने त्यो खालको मानसिकता सहित पनि आउनुहोस् हामी यो यात्रामा रहिरहँदा पुनः अर्को स्रष्टा आउने तयारीमा हुनुहुन्छ प्रविधिमा रहनु भएको छ सुदन पौडेल सँगसँगै सागर परियार हुनुहुन्छ हामीलाई हाम्रो यो बसाइलाई सहज तुल्याउनु भएको छ हामी यो बसाइलाई यद्यपि यो यात्रालाई क्रमशः अगाडि बढाउनु भएको छ म पुनः अर्को मुक्तक छान गर्न चाहन्छु प्रेम गरियो उसँग जानी नजानी प्रेम गरियो उसँग जानी नजानी भर परियो उसँग जानी नजानी हात समाउन खोज्थे अनि म पनि के काम प्रेम गरियो उसँग जानी नजानी भर परियो उसँग जानी नजानी हात समाउन खोज्थे अनि म पनि त के कम नजिक सरियो उसँग जानी नजानी प्रेम गरियो उसँग जानी नजानी भर परियो उसँग जानी नजानी यति नै बेला हाम्रो सम्पर्कमा गई श्रष्ट आउनु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो म गुल्मीको धुरकोटदेखि विवेक खड्का विवेक खड्का भन्नुभएको छ गुल्मीबाट हजुर के गर्दै हुनुहुन्छ विवेकजी अहिले के गर्ने यसो विश्वकपको पर्खाइमा बसिरहेको छु अनि कार्यक्रम साहित्यिक यात्रामा के ल्याउनु भएको छ आज एउटा गजल लिएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई म सुरु गर्छु सम्झनाको विश्वासलाई लिएर पो गजल लेखेँ सम्झनाको विश्वासलाई लिएर पो गजल लेखेँ भेलसरी बग्ने आँसु पिएर पो गजल लेखेँ सम्झनाको विश्वासलाई लिएर पो गजल लेखेँ दुश्मनको सामु पनि नडराउने मेरो आत्मा दुश्मनको सामु पनि नडराउने मेरो आत्मा बैमानीको सपनालाई सिएर पो गजल लेखेँ भेलसरी बग्ने आँसु पिएर पो गजल लेखेँ प्रकृतिको वियोगसँगै बाँच्ने मेरो रहर हुँदा प्रकृतिको वियोगसँगै बाँच्ने मेरो रहर हुँदा धोके बारले धोका मलाई दिएर पो गजल लेखेँ बैमानीको सपनालाई सिएर पो गजल लेखेँ जल गरे मल गरे कोपी लामै ऐलासी जल गरे मल गरे कोपी लामै ऐलासी मरुभूमिको बगैँचामा जिएर पो गजल लेखेँ धोकेबारले धोका मलाई दिएर पो गजल लेखेँ इज्जतमाथि दाजा लाग्ने नाम चिन्यो संसारले इज्जतमाथि दाग लाग्ने नाम चिन्यो संसारले अदृश्य शक्तिभित्र छिरेर पो गजल लेखे धोके बारले धोका मलाई दिएर पो गजल लेखे बैमानीको सपनालाई सिएर पो गजल लेखे भेलसरी बग्ने आँसु पिएर पो गजल लेखे सम्झनाको विश्वासलाई सिएर पो गजल लेखे यति दाजु सम्झनालाई मनमा हो सम्झनालाई मनमा लिएर गजल लेख्नुपर्छ मनका सबै कुरालाई सिएर गजल लेख्नुपर्छ हो सम्झनालाई मनमा लिएर गजल लेख्नुपर्छ धोके बाजले धोका दिन्छन् आखिर यहाँ के हुन्छ र धोके बाजले धोका दिन्छन् आखिर यहाँ के हुन्छ र हो यसरी नै जीवनमा जिएर गजल लेख्नुपर्छ हो सम्झनालाई मनमा लिएर गजल लेख्नुपर्छ मनका सबै कुरालाई सिएर गजल लेख्नुपर्छ यति नै बेला हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो विवेक खड्का हुनुहुन्थ्यो गुल्मीबाट आफ्नो साहित्यिक रचना उत्थान गरेर विदा भइसक्नु भएको छ तपाईँ पनि यसरी नै आफ्ना साहित्यिक रचनाहरू सम्प्रेषण गर्न सक्नुहुनेछ सँगसँगै तपाईँ आफ्ना साहित्यिक रचनाहरूलाई हाम्रो फेसबुक पेज मार्फत पनि पठाउन सक्नुहुनेछ म पुनः यो जानकारी गराउन चाहे हाम्रो कार्यक्रम साहित्यिक यात्राको लागि आजदेखि सौजन्य गर्नुभएको छ यद्यपि प्रमाणपत्र र पुरस्कारको सौजन्य गर्ने संस्थाहरू रहनु भएको छ इन्टेल कम्प्युटर सेन्टर र बन्जारे मोबाइल सेन्टर हामी यसको बारेमा विस्तृत जानकारी जोड्दै जानेछौँ यति नै बेला हाम्रो सम्पर्कमा कहीँ श्रष्टा हुनुहुन्छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो हजुर सन्धिखर्कादेखि जमुना आचार्य जमुना आचार्य भन्नुभयो हजुर सन्धि खर्कादेखि के गर्दै हुनुहुन्छ जमुनाजी म यतिकै बस्दै अनि कार्यक्रम कस्तो लाग्दछ राम्रो लाग्छ अनि के रचना ल्याउनु भएको छ गजल गजल ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो रचनालाई आकाशको सपाएर भन्दा भन्दै निदा आएछु म हजार पल्ट तिम्रो नाम भन्दा भन्दै निदा आएछु म आकाशका कपारा भन्दा भन्दै निदा आएछु म हजार पल्ट तिम्रो नाम भन्दा भन्दै निदा आएछु म बिर्दोह मचाए माया भनेर बिर्दोह मचाए बिर्दोह मचाए माया भनेर बिर्दोह मचाए सुपका पतलाउमा फाल्दा फाल्दै निदा आएछु म हजार पञ्च तिम्रो नाम भन्दा भन्दै निदा आएछु म यात्रा तिमीसँगको सम्झँदा सदा सर्वदाज यात्रा तिमीसँगको सम्झँदा सदा सर्वदाज जुनभित्र माया छान्दा छान्दै निदा आएछु म हजार पल्ट तिम्रो नाम भन्दा भन्दै निदा आएछु म सगरम आधी मडारिएछ कालो बादल छाएछ सगरमा आधी मडारिएछ कालो बादल छाएछ बिछोड यस्तो सुबो अरे जान्दा झन्डै निदाएछु म बिछोड यस्तो भयो अरे जान्दा झन्डै निदाएछु म भित्र माया छन्दा छन्दै निदाएछु म सुप ताप तलाउमा ढुङ्गा फाल्दा फाल्दै निदाएछु म हजार पल्ट तिम्रो नाम भन्दा भन्दै निधाएछु म रास्ता कहिले काहीँ आकाशका तारा गन्दै निधाइन्छ कहिले काहीँ आकाशका तारा गन्दै निधाइन्छ मन मुटुको केवल सारा भन्दै निधाइन्छ कहिले काहीँ आकाशका तारा गन्दै निधाइन्छ सगरमा आधी आउँछ र त मडारिन्छ बादल पनि सागरमा आधी आउँछ र त मडारिन्छ बादल पनि यसरी नै आफू पनि बन्दा बन्दै निधाइन्छ कहिले काहीँ आकाशका तारा गन्दै निधाइन्छ मन मुटुको केवल सारा सारा भन्दै निधाइन्छ कहिले काहीँ आकाशका तारा गन्दै निधाइन्छ यति नै बेला हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो अर्घाखाँचीको सन्धिखर्कबाट नै हुनुहुन्थ्यो जमुना आचार्य आफ्नो साहित्यिक रचना गजल सुनाएर गइसक्नु भएको छ तपाईँ पनि यसरी नै आफ्नो साहित्यिक रचना सुनाउन सक्नुहुनेछ हामी कार्यक्रम साहित्यिक यात्राको यो बसाइमा छौँ यो यात्रामा छौँ हामी यो यात्राबाट कार्यक्रमलाई अगाडि बढाउन खोजिराखेका छौँ पुनः अर्को स्रष्टा आउने तयारीमा हुनुहुन्छ यद्यपि आउने तयारीमा मात्रै हुनुहुन्छ भन्दै हुनुहुन्छ प्रविधिबाट हामी तपाईँका साहित्यिक रचनाहरूलाई स्थान दिने जमर्को गरिराखेका छौँ म एउटा गजल उठान गर्छु त्यतिन्जेलसम्म तपाईँ भने आउँदै गर्नुहोस् मेरो जितमा ताली दियौ र त माया लाग्छ मेरो जितमा ताली दियौ र त माया लाग्छ तिम्रो मेरो गल्तीमा गाली दियौ र त माया लाग्छ तिम्रो मेरो जितमा ताली दियौ र त माया लाग्छ तिम्रो जीवनका मोडहरूमा ठक्कर खाएर घायल हुँदा म जीवनका मोडहरूमा ठक्कर खाएर घायल हुँदा म पाइला तिमीले चाली दियौ र त माया लाग्छ तिम्रो मेरो जीवनमा ताली तालिदियौ र त माया लाग्छ तिम्रो मेरो गल्तीमा गाली दियौ र त माया लाग्छ तिम्रो जिन्दगीमा बाटो बिराएर यताउता म जिन्दगीमा बाटो बिराएर यताउता म मेरो जीवन सम्हाली दियौ र त माया लाग्छ तिम्रो मेरो जितमा ताली दियौ र त माया लाग्छ तिम्रो मेरो गल्तीमा गाली दियौ र त माया लाग्छ तिम्रो मरुभूमि सरी यो उजाड उदास मेरो जिन्दगीमा मरुभूमि सरी यो उजाड उजाड मेरो जिन्दगीमा खुसीका यी हरियाली दियौ र त माया लाग्छ तिम्रो मेरो जितमा ताली दियौ र त माया लाग्छ तिम्रो मेरो गल्तीमा गाली दियौ र त माया लाग्छ तिम्रो म गजल उछान गरेको थिएँ हामीलाई पठाउनु भएको थियो मुस्कान रामो जेसी सन्धिखर्क पन्ध्र वडा नम्बर पन्ध्रबाट दिभर्ना सल्लीकोट भनेर उल्लेख गर्नुभएको छ अर्घाखाँचीको दिभर्ना गाविस हाल चाहिँ सन्धिखर्क सदर यद्यपि सन्धिखर्क नगरपालिका वडा नम्बर पन्ध्रबाट पठाउनु भएको थियो मुस्कान रामो जीसीले अझ पनि यसरी नै आफ्ना साहित्यिक रचनाहरू पठाउनुहोला भन्न चाहन्छु यति नै बेला हाम्रो सम्पर्कमा कोही मित्र हुनुहुन्छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो म चाहिँ सन्देशरगञ्ज नगरपालिका वडा नम्बर पन्ध्र डिबर्नाबाट कुशल हो कुशल हजुर पुरा नाम बताइदिनुहोस् न कुशल बस्याल कुशल बस्याल डिभर्नाबाट हजुर के गर्दै हुनुहुन्छ कुशलजी यत्तिकै बस्ने हो अहिले चाहिँ हजुर कार्यक्रम सुन्दै थिएँ हामी कार्यक्रमलाई अलिक बढी परिमार्जित गर्दैछौँ सुनिसक्नु भएको छ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बाना के एउटा गजल छ सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई हजुर हाम्रो मायामा औँसीको रात हुनुहुन्न हाम्रो मायामा औँसीको रात हुनुहुन्न एकअर्कामा कहिल्यै पनि घात हुनुहुन्न हाम्रो मायामा औँसीको रात हुनुहुन्न तिम्रो मन दुख्ने या त मेरो मन दुख्ने तिम्रो मन दुख्ने या त मेरो मन दुख्ने भुलेर नि त्यस्तो कुनै बात हुनुहुन्न एकअर्कामा कहिल्यै पनि घात हुनुहुन्न तिमी ब्राह्मणकी छोरी हौ म छेत्रीको छोरो हौ यो दुनियाँलाई थाहा छ तिमी ब्राह्मणकी छोरी हौ म छेत्रीको छोरो हो यो दुनियाँलाई थाहा छ तर हामी बिचमा त्यस्तो कुनै जात हुनुहुन्न भुलेर नि त्यस्तो कुनै बात हुनुहुन्न तिमी बाहुनकी छोरी हौ तिमी बाहुनकी छोरी हौ त्यसैले सोचेर अघि बढ तिमी बाहुनकी छोरी हौ त्यसैले सोचेर अघि बढ पछि सम्झेर रुनुपर्ने साथ हुनुहुन्न तर हामी बिचमा त्यस्तो कुनै जात हुनुहुन्न हाम्रो मायामा औँसीको रात हुनुहुन्न एकअर्कामा कहिल्यै पनि घात हुनुहुन्न यति भनिन्छ मायामा कहिल्यै घात हुनुहुन्न भनिन्छ मायामा कहिल्यै घात हुनुहुन्न दुई मुटु बिचमा कहिल्यै लात हुनुहुन्न भनिन्छ मायामा कहिल्यै घात हुनुहुन्न ब्राह्मण र छेत्री बिचमा फरक के नै देख्नु छ र ब्राह्मण र छेत्री बीचमा फरक के नै देख्नु छु र आखिर आफैहरूमा खातो हुनुहुन्न भनिन्छ मायामा कहिल्यै घातो हुनुहुन्न दुई मुटु बीचमा कहिल्यै लातो हुनुहुन्न कुशल बस्याल हुनुहुन्थ्यो अर्घा खाँचीको डिभर्नबाट आफ्नो साहित्यिक रचना उत्थान गर्नुभएको छ म एउटा गजल उठान गर्न चाहन्छु हामीलाई पठाउनु भएको छ मानन्द रबागीले काठमाडौँबाट पठाउनु भएको छ अचानोमा टुक्रिएर चुलेसीमा हाँस्दैछिन् अचानोमा टुक्रिएर चुलेसीमा हाँस्दैछिन् सधैँ सधैँ यसरी नै रेतिएर बाँच्दैछिन् प्रदेशमा गएका श्रीमान कहिले फर्किन्छ भने प्रदेशमा गएका श्रीमान कहिले फर्किन्छ भने दिनहरू गन्दै उनी अहुलाहरू भाँच्दैछिन् अचानोमा टुक्रिएर चुलेसीमा हाँस्दैछिन् सधैँ सधैँ यसरी नै रेटिएर बाँच्दैछिन् बिहान उठेदेखि रात नपरुन्जेलसम्म बिहान उठेदेखि रात नपरुन्जेलसम्म सासुको निर्देशनमा बाँधर झै नाच्दैछिन् अचानोमा टुक्रिएर चुलेसीमा हाँस्दैछिन् सधैँ सधैँ यसरी नै रेटिएर बाँच्दैछिन् म मानन्द र अभागीको यो गजललाई उत्थान गरेको थिएँ पुनः अर्को स्रष्टा हुनुहुन्छ हाम्रो सम्पर्कमा उहाँलाई ढिला गरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो सन्धि खर्कदेखि राजु खनाल के गर्दै हुनुहुन्छ राजुजी बस्नु भएको छ अलिकति तपाईँले नजिकै रेडियो खोल्नु भएको छ तपाईँ र हाम्रो आवाज अलिकति दोहोरिराखेको छ कृपया त्यसलाई सम्भव भए बन्द गरिदिनु होला अनि के ल्याउनु भएको छ राजाजी आजको बसाइमा सुरु गर्न सक्नुहुन्छ आफ्नो रचनालाई छेकेर कहाँ सिकिन्छ र माया हेरेर कहाँ देखिन्छ र माया सिकेर कहाँ सिकिन्छ र माया हेरेर कहाँदेखिन्छ रामायण हृदयमा हुन्छ अन्त खोजेर कहाँ भेटिन्छ रामायण कुदिएको छ यो छातीभरि मेटेर कहाँ मेटिन्छ माया कुदिएको छ यो छातीभरि मेटेर कहाँ मेटिन्छ माया हो छेकेर छेकिन्न भन्छन् माया हो छेकेर छेकिन्न भन्छन् माया मनले देख्छ देखेर देखिन्न भन्छन् माया हो छेकेर छेकिन्न भन्छन् माया एक मनले अर्कोलाई मन पराइदिँदा हो एक मनले अर्कोलाई मन पराइदिँदा मनै मनमा लेखेर लेखिन्न भन्छन् माया हो छेकेर छेकिन्न भन्छन् माया साँच्ची आँखाले देखेर देखिन्न भन्छन् माया अर्घाखाँचीकै सन्धिखर्कबाट हुनुहुन्थ्यो राजु खनाल भन्नुभएको थियो आफ्नो साहित्यिक रचना मुक्तको उत्थान गरेर गइसक्नु भएको छ तपाईँ पनि यसरी नै उत्थान गर्न सक्नुहुनेछ म हामीलाई सौजन्य गर्ने संस्थाहरूको नाम लिन चाहन्छु हामीलाई कार्यक्रमलाई सौजन्य गर्ने संस्थाहरूको नाम लिन चाहेको छु Intel computer and training centre Sandhikharka छ शान्ति बगैँचा सूर्योदय एफएमको तल्लो तलामा रहेको छ रुगाखाँची जिल्लामा विगत दस वर्षदेखि आफ्नो सेवा निरन्तर दिँदै आइरहेको कम्प्युटर क्षेत्रमा दक्ष यद्यपि लामो समयदेखि आफ्नो कार्यहरू सञ्चालन गर्दै आएको Intel computer and training centre रहेको छ त्यहाँबाट तपाईँ कम्प्युटर सम्बन्धी हार्डवेयर ट्रेनिङ त्यसै गरी बेसिक कम्प्युटर सिक्न सक्नुहुनेछ तपाईँ डिप्लोमा र एकाउन्ट प्याकेज लगायतका कम्प्युटर सम्बन्धी सम्पूर्ण कोर्सहरूको तालिम त्यहाँबाट दिइन्छ सँगसँगै कम्प्युटर खरिद एवं मर्मतको व्यवस्था रहेको छ त्यहाँबाट तपाईँ कम्प्युटर खरिद गर्दा फ्री होम डेलिभरीको समेत व्यवस्था छ तपाईँलाई निशुल्क तपाईँ रहेकै ठाउँमा पुर्याइदिने व्यवस्था रहेको छ जसका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह हुनुहुन्छ त्यसै गरी प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाइली त्यहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस चार सय सत्तरी त्यसै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार त्रिहत्तर तेह्र पाँच सय दुई त्यसै गरी हामीलाई सौजन्य गर्ने अर्को संस्था रहेको छ बन्जारे मोबाइल सेन्टर सन्धिखर्क छ शान्ति बगैँचा जो यो पनि सन्धिखर्कमै रहेको छ यद्यपि सूर्योदय एफएमको तल्लो तलामा रहेको छ इन्टेल कम्प्युटर सँगसँगै रहेको छ जसका प्रोपराइटर हुनुहुन्छ सन्दीप यद्यपि सञ्जय बन्जारे हुनुहुन्छ उहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस पाँच सय सत्तरी त्यसै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच सत्तरी त्रिसठी तिन सय उनाचालिस रहेको छ त्यहाँबाट तपाईँ मोबाइल खरिद एवं बिक्रीको व्यवस्था रहेको छ तपाईँलाई त्यहाँबाट त्यो खालको सुविधा उपलब्ध गराइएको छ हाम्रो सम्पर्कमा कोही मित्र हुनुहुन्छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो प्युठानबाट हजुर तपाईँको शुभ नाम के भन्नुभयो दिनेश विश्वकर्मा भन्नुभयो हजुर हजुर के गर्दै हुनुहुन्छ दिनेशजी हजुर म अहिले रेडियो सुन्दै हो रेडियो सुन्दै हुनुहुन्छ दिनेश विश्वकर्मा हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा उहाँले टेलिफोन काटिसक्नु भएको छ उहाँको र हाम्रो सम्बन्ध विच्छेद भइसकेको छ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाइ यो कार्यक्रम साहित्यिक यात्रा म पुनः अर्को साहित्यिक रचना उत्थान गर्न चाहन्छु जे सुकै लेख तिमीले सजिलै यहाँ चर्चित हुन्छ जे सुकै लेख तिमीले सजिलै यहाँ चर्चित हुन्छ समीक्षक आफै झुकेर तिम्रै पाउमा समर्पित हुन्छ जे सुकै लेख तिमीले सजिलै यहाँ चर्चित हुन्छ तिमीभित्र यति ठुलो साहस जम्थ्यौ कहाँबाट तिमी भित्र यति ठुलो साहस जम्यौ कहाँबाट विदेशीको हात छेकी हाम्रो मनै त्रसित हुन्छ जे सुकै लेख तिमीले सजिलै यहाँ चर्चित हुन्छ समीक्षक आफै झुकेर तिम्रै पाउमा समर्पित हुन्छ आफ्नाहरूको बोल्छन् आयो जस्ता गरी पो बोल्छन् आगो जस्ता बोली यहाँ तिमीले त नबोलेकै कुरा सागर मेत हुन्छ जे सुकै लेख तिमीले सजिलै यहाँ चर्चित हुन्छ समीक्षकहरू आफै झुकेर तिम्रै पाउमा समर्पित हुन्छ हामीलाई गजल पठान यद्यपि पठाउनु भएको थियो युवराज गैरे प्रतीकले अर्घाखाँचीको धनचौर साथ डडुवाबाट हालसै पाणिनी बहुमुखी क्याम्पस दोस्रो वर्षमा अध्ययनरत भनेर उल्लेख गर्नुभएको छ हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्य अन्त्यतिर आइसकेका छौँ यति नै बेला कार्यक्रम साहित्यिक यात्रामा आजको बसाइको लागि अन्तिम स्रष्टा हुनुहुन्छ उहाँलाई ढिलाना गरी स्वागत गरौँ हजुर नमस्कार उता उसलाई पोते अनि सिन्दुर हुने हो उता उसलाई तोते अनि सिन्दुर हुने भो यता सारा सपना तकना सुरु हुने भो नमस्कार नमस्कार विक्रमजी आराम हुनुहुन्छ आराम छ तपाईँलाई हामी पनि आरामै छौँ हाम्रो नियमित स्रष्टा हाम्रा हरेक साहित्यिक स्टाटसहरूमा कमेन्ट गर्नुहुन्छ पोस्ट गर्नुहुन्छ आफ्ना <laughs> साहित्यिक रचनालाई पनि निरन्तरता दिनुहुन्छ खुसी लाग्छ विक्रमजी हामी कार्यक्रमको अन्तिममा छौँ धेरै कुरा नगरौँ अर्घाखाँचीको डिभर्नबाट सम्पर्कमा आउनु भएको छ अहिलेलाई भने तपाईँको साहित्यिक रचना सुरु गर्नुहोस् सुरु गर्न सक्नुहुन्छ गुन्द्रो ढिँडो अनि लिटो नबिर सन साइला दाई गुन्द्रुक ढिँडो अनि लिटो नबिर सन साइला दाई सागर सिस्नो आतो पिठो नबिर्सन साइना दाई बा आमालाई चट्ट छाडी परदेश जाँदैछौ बा आमालाई चट्ट छाडी परदेश जाँदैछौ गाउँ घरको माया छिटो नबिर्सन साइला दाई सागर सिस्नो आतो पिठो नबिर्सन साइला दाई गच्छे रूपी चल्नुपर्छ आफ्नो औकात हेर्नुपर्छ गच्छे रूपी चल्नुपर्छ आफ्नो औकात हेर्नुपर्छ टिपी खान्थ्यौ भातको सितो नबिर्सनु साइला दाई गाउँ घरको माया छिटो नबिर्सनु साइला दाई साथी बल्लान धेरै तर साथी बल्लान धेरै तर नपर्नु है कसैको भर सँगै हिँड्ने विक्रम छिटो नबिर्सने साइला दाई पिटी खान्थ्यौ भातको सितो नबिर्सने साइला दाई गाउँ घरको माया छिटो नबिर्सने साइला दाई साग सिस्नो आटो पिठो नबिर्सने साइला दाई गुन्द्रुक ढिँडो अनि लिटो नबिर्सने साइला थ्याङ्क यू हो गुन्द्रुक ढिँडो बिर्सनु हुन्न साइला दाई हो गुन्द्रुको ढिँडो बिर्सनु हुन्न साइला दाई गाउँको त्यो माटो पिठो बिर्सनु हुन्न साइला दाई साँच्ची धेरै हुन्छन् भर पर्नुहुन्न साँच्ची भेट धेरै हुन्छन् भर कसैको पर्नुहुन्न गुन्द्रुको त्यसैमा झनै मिठो बिर्सनु हुन्न साइला दाई हो गुन्द्रुको ढिँडो बिर्सनु हुन्न साइला दाई गाउँको त्यो माटो पिठो बिर्सनु हुन्न साइला दाई कार्यक्रम साहित्यिक यात्राको अन्तिममा हुनुहुन्थ्यो अर्घाखाँचीको डिभर्नाबाट विक्रम पाण्डे समानता हुनुहुन्थ्यो अलिकति विदेश विदेशिनु परेको व्यथा र नेपाललाई नबिर्सनु होला भन्ने त्यो खालको भाव आफ्नो गजलमा उठान गरेर विदाई भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ हामी कार्यक्रममा तपाईँका साहित्यिक रचनाहरू उठान गर्दा गर्दै अन्त्यतिर आइसकेका छौँ सुरुमा आउनुभएको थियो विनोद नेपाली त्यसै गरी ईश्वर नेपाली आउनुभएको थियो त्यसै गरी आउनुभएको थियो विवेक खड्का जमुना आचार्य पनि आउनुभएको थियो त्यसै गरी कुशल बस्याल हुनुहुन्थ्यो राजु खनाल पनि आउनुभएको थियो अर्का खाँचीको सन्धि खर्काबाट त्यसै गरी दिनेश विक हुनुहुन्थ्यो त्यसै गरी अन्तिम स्रष्टा हुनुहुन्थ्यो विक्रम पाण्डे समानता हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा हामी कार्यक्रम साहित्यिक यात्रामा आजको साहित्यिक यात्रामा उत्कृष्ट हुने साहित्यिक व्यक्तित्वलाई यद्यपि स्रष्टाहरूलाई हामी अर्को हप्ता उहाँको नाम र उहाँको त्यो साहित्यिक रचना पनि कार्यक्रममा केही अंश प्रसारण गर्नेछौँ हामी यो वाचा गर्न चाहन्छौँ जसको लागि पुरस्कार एवं प्रमाणपत्रको व्यवस्था गरेको छ कम्प्युटर सेन्टरले जसका प्रोपराइटर हुनुहुन्छ यद्यपि म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह र प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाईले हामी उहाँहरूको नाम वाचन गरेका थियौँ यद्यपि उहाँको उहाँहरूको सम्पर्क नम्बर पनि वाचन गरिसकेका छौँ त्यसै गरी अर्को संस्था रहेको छ बन्जारी मोबाइल सेन्टर सन्धि खर्क छ शान्ति बगैँचा खाँती रहेको छ आजलाई भने हामी कार्यक्रम साहित्यिक यात्राको अन्तिम अन्तिम आइसकेका छौँ कार्यक्रम साहित्यिक यात्रामा सहभागिता जनाउनुहुने कार्यक्रम साहित्यिक यात्रामा आफ्नो साहित्यिक रचना सम्प्रेषण गर्नुहुने सँगसँगै कार्यक्रम साहित्यिक यात्रा सुन्नुहुने सबैमा म विशेष आभार प्रकट गर्न चाहन्छु आगामी समयमा पनि हामी कार्यक्रमलाई अझ मर्यादित ढङ्गबाट अगाडि बढाउनेछौँ भन्दै प्रविधि कक्षमा रहेर मिठो सहयोग गर्नुहुने सहकर्मी साथी भाइ सागर परिवारलाई पनि म विशेष धन्यवाद दिँदै आजको हप्ताबाट अर्को हप्ता आजकै समयमा आउने वाचा गर्दै पृष्ठभूमिमा बस्दै गरेको यो साङ्गीतिक आवाज छोड्दै विदा हुन चाहन्छु अवश्य शुभरात्रि शुभ साता शुभ सपाई तिमीलाई दिए பேசினீரா